गई कर्कट रेखामाथि पुग्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ हिन्दू धर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूहरूले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने प्रचलन पनि रहिआएको छ मानुखाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित र हिलो मैलाबाट छुटकारा पाउन एक आपसमा रमाइलो गरी रहेको छ हिलोमा लामो समयसम्म काम गर्नुपर्ने भएकाले हिलो ठाउँबाट फैलने रोगबाट जोगिन लुतो फाल्ने पनि चलन रहेको छ आज साँझ कुकुर डाइनो काग फलायो कुरिलो पानीसरो पुरेनी गलेनी लगायतका औषधीय वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा गुल्टो अर्थात् लुतो फाल्ने चलन छ आज कण्डारा नामक राक्षसको पूजा पनि गर्ने गरिन्छ जसले दाद लुतो खटिरा जस्ता रोगको प्रकोपबाट बस्न सकिने विश्वास गरिन्छ साथै लुतो फ्याक्टर नाङ नाङ्लो ठट्टाउने शङ्क फुक्ने घण्ट बचाउने ढिकी कुट्ने पनि गर्ने गरिन्छ साथै साउन महिनाभर हिन्दू नारीहरूले हातमा मेहन्दी र हरियो चुरा लगाउने चलन छ भने प्रत्येक सोमबार व्रत पनि बस्ने गरिन्छ साथै शिव मन्दिरहरूमा साउनको सोमबार विशेष खुइचो पनि लाग्ने गर्दछ एकीकृत नेकपा माओवादीले पार्टीभित्रको पदीय विवादलाई चुनावसम्म थाँती राख्ने तयारी गरेको छ अन्य विकल्पमा जाँदा थप विवाद आउने र चुनावी कार्यक्रममा असर पर्ने भन्दै अहिले रहेका बाहेक पद विभाजन नगरी चुनावमा जाने तयारी भइरहेको एक नेताले जानकारी दिनुभएको छ प्रवक्ता अग्नि प्रसाद सापकोटाले पनि एउटा विकल्पका रूपमा त्यसलाई अघि सारिएको बताउनु भएको छ पदे विवाद र विस्तारित बैठकबारे छलफल गर्न एकीकृत माओवादीको पदाधिकारी पूर्व स्थायी समिति सदस्य तथा ब्युरो प्रमुखहरूको बैठक आज पनि बोलाइएको छ दिउँसो तीन बजेपछि पार्टी केन्द्रीय कार्य पेरिस डाँडा कोटेश्वरमा बोलाइएको बैठकमा विस्तारित बैठकका एजेण्डामा छलफल केन्द्रित हुनेछ प्रवक्ता सापकोटाले अहिलेसम्म तीन बजेका लागि बैठक तय भएको तर उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्न सर्न सक्ने बताउनु भएको छ विस्तारित बैठकमा विवाद मिलाउन अघि उच्च स्तरका नेताहरूबीच सहमति गर्ने प्रयासमा एकीकृत माओवादी लागेको छ उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि एकीकृत नेकपा माओवादीले सम्हाल्ने भएको छ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट समितिको नेतृत्व सम्हाल्ने हुनु भएको छ समितिको पहिलो नेतृत्व पनि अध्यक्ष प्रचण्डले नै गर्नु भएको छ प्रचण्ड संयोजक भएपछि समितिको बैठक आजै बस्ने तयारी भइरहेको छ तर बैठकको समय भने तय हुन बाँकी रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ समितिको आज बस्ने बैठकमा नेकपा माओवादी लगायत निर्वाचनको विपक्षमा रहेका दलसँग गर्ने वार्ता सोमबार समिति र सरकार तर्फबाट उठाइएको पत्र लगायतका विषयमा छलफल गर्न हुनेछ नेकपा माओवादीका उपाध्यक्ष सीपी कचुरेलले सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्नका लागि आफूले तयारी थालेको बताउनु भएको छ मंगलबार बिहान सुनसरीमा कुराकानी गर्दै कचुरेले मुख्य चारताल मोडभेडमा भएकाले आफूले पनि त्यसको प्रतिकार गर्ने तयारी गरेको बताउनु भएको छ उहाँले कस्तो खाले तयारी थालेको भनेर चाहिँ खुलाउनु भएको छैन सबैभन्दा ठूलो हतियार भनेको जनता हो हामी जनताको घर घरमा गएर सचेत बनाउने काम गरिरहेका छौं गजुरेलले भन्नुभयो वातावरण नबनाई चुनावमा तर्फमा जानुको कुनै अर्थ नभएको उहाँले दावी गर्नुभएको छ चार वर्षमा बस्न नसकेको संविधान एक वर्षमा बन्छ भने के ग्यारेन्टी छ गजरेलले भन्नुभयो गोलमेज सम्मेलनबाट अहिलेको विद्वान समस्याको समाधान गर्नुपर्ने उहाँको भनाइ छ गजरेलले नेकपा माओवादीलाई बाइपास गरेर संविधान सभाको निर्वाचन हुने नसक्ने बताउनु भएको छ यसैबीच मोरङको लक्ष्मी मार्गमा मंगलबार नेकपा माओवादीले एक दिने प्रशिक्षण कार्यक्रम गर्दैछ प्रशिक्षणमा कोचिला राज्य समितिका सदस्यहरू र सल्लाहकार कलाकारहरूको सहभागिता हुने नेकपा माओवादीले जनाएको छ भारतको सर्वोच्च अदालतले महाराष्ट्र राज्यमा डान्स बारमा लगाइएको प्रतिबन्ध हटाउने फैसला गरेको छ मुम्बई उच्च अदालतको फैसलालाई सदर गर्दै मंगलबार सर्वोच्चले बन्द गरिएका डान्स बारहरू खोल्ने आदेश दिएको हो सर्वोच्चले डान्स बार सञ्चालनका लागि नयाँ लाइसेन्स लिनुपर्ने आदेश पनि गरेको छ महाराष्ट्र राज्यले सरकार सन् दुई हजार पाँचमा राज्यका सबै डान्स बार बन्द गर्ने आदेश दिएको थियो सन् दुई हजार छमा मुम्बई उच्च न्यायालय रोजीरोटीको अधिकार खोज्न नपाइने भन्दै सरकारको प्रतिबन्ध खारेज गरेपछि सरकारले त्यस विरूद्ध सर्वोच्चमा चुनौती दिएको थियो सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राज्यभरका डान्स बारमा काम गर्ने झण्डै पचहत्तर हजार युवतीले फेरि रोजगारी पाउने अनुमान गरिएको छ डान्स बारको आडमा यौन व्यवसाय सञ्चालन हुने गरेकाले तिनको सञ्चालनमा प्रतिबन्ध लगाउनु पर्ने सरकारको तर्क रहेको छ र वेस्ट इन्डिज र पाकिस्तान बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ गुयानामा हुने खेलमा पाकिस्तान मिलबाहक मिलवक र वेस्ट इन्डिज गियोन ब्राभोकको कप्तानीमा मैदान उत्रनेछ खेल नेपाली समय अनुसार तीन बजेपछि सुरु हुनेछ पाकिस्तान पहिलो एक दिवसीय जित निकालेकाले आज पनि उच्च मनोबलका साथ मैदान उत्रदैछ भने फराकिलो हार बेहोर्दै गरेको वेस्ट इन्डिज आज जितको खोजीमा हुनेछ यसअघि पहिलो एक दिवसीयमा पाकिस्तान एक रनको फराकिलो अन्तरले विजय भएको थियो हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार